मानवाधिकार कर्मी तथा पीड़ितहरूले घटना जघन्य भएको र पीड़ित पक्षलाई उचित राहत र दोषीलाई कारवाही हुनुपर्नेमा जोड़ दिएका थिए घटनाको विषयमा माओवादीले पीड़ित पक्षहरूलाई लक्षित गरे गर्ने गरी राहत र क्षतिपूर्ति प्याकेज ल्याउनु पर्नेमा जोड़ दिएका थिए घटना घटाउनेहरू अझैसम्म पनि कानूनी दायरामा नआएको भन्दै पीड़ितले सरकार र माओवादी पक्षलाई घटनामा संलग्नलाई कार्यवाहीको दायरामा ल्याउन पनि माग गरेको थियो यसका साथै आज घटनास्थलमा शोकसभासँगै दीप प्रज्वलन पनि गरिएको छ यसअघि माडीको बाँदरमुडी घटना पीड़ितका लागि नेपाल सरकारले उपलब्ध गराउने भनिएको साठी लाख रुपियाँ पीड़ितहरूले नलिने घोषणा गरेका छन् फागुनमा भएको प्रथम माडी महोत्सवको उद्घाटनका लागि माडी आइपुग्नुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बाँदरमोडी घटनाका पीड़ितले आफ्नो स्वविवेकले खर्च गर्न सक्ने गरी नेपाल सरकारबाट साठी लाख रुपियाँ उपलब्ध गराउने घोषणा गर्नुभएको थियो तर यो राहत प्याकेज पीड़ितहरूको हितका लागि भन्दा पनि विकास निर्माणका लागि जस्तो देखिएकाले यो पीड़ितहरूको लागि नभएको कारणले राहत अस्वीकार गरिएको पीड़ित संघर्ष समितिका अध्यक्ष मुक्ति नेउपानेले बताउनुभयो पूर्वी चितवनको रत्नगरको शान्तिचोकमा आज बिहान गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ रत्नगर तीनका साठी वर्षीय गंगा प्रसाद पराजुलीको गाडीको ठक्करबाट मृत्यु भएको हो बिहान छ बजे गाडीको ठक्करबाट गम्भीर घाइते भएका पराजुलीको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स भरतपुरमा मृत्यु भएको हो ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ नक्कली नोट बनाएर सर्वसाधारणलाई ठग्दै आएका दुईजनालाई चितवन प्रहरीले विभिन्न सामग्री सहित पक्राउ गरेको छ ओखलढुङ्गा जिल्लाको तारकेरा बारी गाविस वार्ड नम्बर छ बस्ने वर्ष पचासको हुमबहादुर पौडेल र धादिङ जिल्ला बैरेनी गाविस छ बस्ने वर्ष बयालिसको रमन केसीलाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ बुधबार पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धानपछि प्रहरीले आज एक विज्ञप्ति जारी गरी घटना सार्वजनिक गरेको हो नारायणगढको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदनजित महराको नेतृत्वमा खटिएको प्रहरीको संयुक्त टोलीले नारायणगढ लाइन चोकमा रहेको होटल सिटी भ्यू आज जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ पक्राउ गरेको हो कोठा नम्बर तीन सय दुईमा रेशमबहादुर भण्डारी नाम लेखाई बसेका पौडेल र बैरिनीका केसीलाई पक्राउ गरेको हो अनुसन्धानमा उनीहरूले डलर तथा भारतीय नोटको साइजमा कागज काटी नोटको जस्तै बण्डल बनाई बाहिरबाट प्लास्टिकले बेरी सिधा सादा मानिसलाई ठगी गर्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ सो क्रममा प्रहरीले उनीहरूबाट नोटको साइजमा काटेको कागज एक बण्डल विभिन्न किसिमको केमिकल चार बोतल विभिन्न व्यक्तिको पासपोर्ट साइजको फोटो नौथान विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी बाइसथाना सिमसैकको मोबाइल चार थन र एनसेल कम्पनीको मोबाइल सिम कार्ड पाँच थान पाँच सय ग्राम गिरज बरामद गरेको जनाएको छ सिद्धिका चेपाङहरूको आय आर्जनको लागि गरिबी निवारण कोषले मेन नेपाल मार्फत सञ्चालन गरेको गरिबी निवारण कार्यक्रम अन्तर्गत गठन भएका पाँचवटा सामुदायिक संस्थालाई आज रकम हस्तान्तरण गरिएको छ सिद्धि आठ नान्दादारमा भएको कार्यक्रममा पाँचवटा संस्थाको जगेडा कोषमा रहने गरी डेढ लाखदेखि तीन लाखसम्म हस्तान्तरण गरिएको मेड नेपालका उपाध्यक्ष बाबुराम केसीले जानकारी दिनुभएको छ संस्थालाई प्रदान गरिएको रकमबाट चेपाङहरूले सयकडा सुका व्यासमा प्रदान गरी आयार्जनका कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको उहाँले बताउनु भएको छ स्थानीय अस्सी वर्षीय लालबहादुर चेपाङको अध्यक्षतामा भएको सो कार्यक्रममा मेड नेपाल कार्यक्रम संयोजक शैलेश आचार्य सिनियर प्राविधिक धनलाल बराल चेपाङ सहकारीका अध्यक्ष महेन्द्र चेपाङ गाम्बेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा लगायतले बोल्नु भएको थियो कपी किताब र कलम हाल्ने झोला अभावमा विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ अनाथ बालबालिका संरक्षण तथा आवासीय केन्द्र सहाराको घरमा आशी सय दसजना विद्यार्थीहरूको स्कूल जान बोक्ने झोलाको अभावमा पढाइ प्रभावित बनेको हो वर्षातको समय अधिकांश समय पानी पर्ने हुँदा कपी किताब भिज्ने डरले विद्यार्थीहरू पानी परेको दिन विद्यालय नजाने गरेका हुन् बाल बालिकाहरूले अन्य समय प्लास्टिकको झोला र कसैले खाली हातमा किताब च्यापी विद्यालय आउने गरे तापनि पानी पर्दाको दिनमा भने अनुपस्थित हुने गरेको बताउँदै विद्यालय विद्यालय पोसाक वितरण गर्ने भए तापनि झोलाका स्कूलका सबै विद्यार्थीलाई नभए तापनि बालगिरीमा आश्रित विद्यार्थीहरूका लागि भने विद्यालय व्यवस्थापन समितिको बैठकमा कुरा राख्ने बकुलर माध्यमिक विद्यालय प्रधान कमला ढकालले बताउनु भएको छ गर्मी महिनामा पढाइ बिहान हुने हुँदा विद्यार्थीको निद्रा राम्ररी नखुल्ने हुँदा खाली हातमा च्यापेको कपी कलम बाटोमा खस्ता समेत थाहा नपाउने केन्द्रकी सहयोगी कौशिला अधिकारीले बताएकी छिन् नेकपा माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकानफोरको आह्वानमा मुलुकै ठूलो हेटौडा औद्योगिक क्षेत्र बन्द भएको छ न्यूनतम तलब पन्ध्र हजार कायम गर्नु पर्यो मागसहित मजदुर संगठनले आजबाट देशभरका उद्योग अनिश्चितकालीन बन्द आह्वान गरेपछि हेटौँडाका उद्योगहरू बन्द भएका हुन् मुलुकभरमा अन्य उद्योग बन्द नभएको बताइएको छ बिहान बन्दलाई लक्षित गरी औद्योगिक क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि मजदुरहरू उद्योग पुगेर हाजिर गरी फर्किरहेको उद्योग संघ हेटौँडाका अध्यक्ष ऋषिराम घिमिरेले बताउनु भएको छ उहाँले आफूहरू उद्योग चलाउन तयार भए पनि मजदुरहरू नमानेका कारण सबै उद्योग बन्द भएको जानकारी दिनुभयो भएको छ औद्योगिक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 तत्कालीन नेकपा माओवादीले थापेको विद्युतीय धरापमा पर्दा अडतिसजनाको ज्यान गएको थियो भागनमा भएको प्रथम माडी महोत्सवको उद्घाटनका लागि माडी आइपुग्नुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बाँदरमुडे घटनाका पीड़ितले आफ्नो स्वविवेकले खर्च गर्न सक्ने गरी नेपाल सरकारबाट साठी लाख रुपियाँ उपलब्ध गराउने घोषणा गर्नुभएको थियो तर यो राहत प्याकेज पीडितहरूको हितका लागि भन्दा पनि विकास निर्माणका लागि जस्तो देखिएकाले पीडित पक्षले राहत अस्वीकार गरेको छ यसलाई तपाईँ कुन रूपमा लिनुहुन्छ भने आज हामीले सर्वसाधारणलाई सोधेका छौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज माओवादीले प्रचण्डले दिएको पैसा तपाईँको सार्वजनिक ठाउँमा जुन पहिला व्यक्तिलाई दिन्छु भनेको जुन सार्वजनिकलाई दिनु भन्यो त्यो गलत हो जुन घरमा मान्छेहरूको आफन्त मरेका छन् उहाँले नपाएको रात त्यो सार्वजनिकमा गर्नु हुँदैन उहाँहरूको बच्चा पढाउनु छ आर्थिक स्थिति कमजोर छ त्यस कारणले जुन उहाँले माग राखेको सही छ जुन बाँदारमुडे घटना घट्यो त्यसमा चाहिँ म के भन्न चाहन्छु भने जुन कमरेड एकीकृत माओवादीको अध्यक्ष प्रचण्डजीले भन्नुभएको कि व्यक्तिगत प्रयोजनको लागि त्यो खर्च गर्न पाइँदैन भन्ने भन्ने कुरा अब त्यस्तो दुःखद घटना उहाँहरूले घटाउनु भएछ सर्वसाधनहरू परेछ अब त्यो चाहिँ उपचार खर्च मात्रै सीमित नरहेकन भोलिपछि त्यो अपाङ्गहरूले चाहिँ अरू का, काम गर्ने चाहिँ आधारै छैन कसरी गर्छ त अनि उनीहरूलाई त व्यक्तिगत उसमा त त्यो खर्च गर्न पाउनु पर्यो के बोल्नु भएको उहाँ मानवीय नाता छैन उहाँको केही पनि साठी लाखको कुरा गर्ने तर उसले चाहिँ व्यवहारमा आफ्नो व्यक्तिगत जीवनमा चाहिँ त्यो खर्च गर्न नपाउने के को लागि दिएको राहत यदि चाहिन्छ भने उहाँहरूले व्यक्तिगत रूपमा पनि खर्च गर्न पाउनु पर्यो होइन भने यो भाषणको लागि मात्र राहत भनेर राहत भनेर जुन खालको दिएको छ यो चाहिँ आफू ठुलो हुनको लागि निर्वाचनमा चाहिँ जित्नको लागि लागि भोलि पर्सि फेरि आफू पनि त्यो नेतृत्व लिनको लागि जस्तो लाग्छ है मलाई एकदम बाँदरमुडी घटना भएको चाहिँ आज नौ वर्ष भयो होइन त्यहाँका स्थानीय पीडितहरूले राम्रो सोचेअनुसार क्षतिपूर्ति पाएछन् अब जसले जुन मौसम आएर प्रचण्डले जनताको माडीको बासीको अगाडि साठी लाख दिने भने चाहिँ उसको मौखिक कुरा थियो त्यसमा चाहिँ नि अब त्यो घटनामा चाहिँ परेका पीडित परिवारले पाउनुपर्ने चाहिँ हाम्रो सोचमा चाहिँ हाम्रो धारणा हो अब त्यो उनीहरूले कुन हिसाबले चाहिँ त्यो पैसा उपयोग गर्छ अब त्यो चाहिँ अब हाम्रो लागि चाहिँ अब पीडित पछिले पाउनुपर्ने चाहिँ हाम्रो